जुन देउसी भैलीको यो गुन्जेमान हुने गर्दछ तिहारमा र त्यसैको धुन सँगसँगै हामीले कार्यक्रम सुरुवात गऱ्यौँ बाइस्कोप जुन कार्यक्रम रेडियो जगतमै विभिन्न एक्सक्लुसिभ र आउटस्ट्यान्डिङ सेगमेन्टका साथमा सुसज्जित भएर यहाँको रेडियो सेटमा आउने गर्दछ मात्र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा वान वान पोइन्ट एट मेगाहजमा पोखरा नेपालगंज र धनगढ़ी वरपरका क्षेत्रमा नाइन्टी सिक्स पोइन्ट वान मेगाहजमा नेपालका विभिन्न भूभागमा पूर्वाञ्चलका कुना कन्दरामा र www.radiokantipur.com radio Kantipur dot com login गरेर यहाँले विश्वभरि नै हाम्रो यो चौबिसै घण्टा यहाँको हरपलको साथी simply the best station of the nation radio Kantipur radio राष्ट्रको प्रसारणलाई इन्जोय गर्नु भएको छ श्रोता र बाह्र वर्ष पूरा गरेर तेह्रौं वर्षमा हामीले संगीत र श्रष्टाको सम्मानको यो क्रमलाई निरन्तर अगाडि बढाउने भएका छौं अनि बाँकी नै रहेको छ celebration continues on your favourite radio station radio Kantipur radio राष्ट्रको यो त नारा हाम्रो छँदैछ र सेलिब्रेसनको बेलामा अझ पनि यहाँलाई एकदमै जागृत बनाउँछौँ हामी हरेक बुधबार यहाँले यो कार्यक्रम सुन्दै आइरहनु भएको छ बिहान दस बजेको कान्तिपुर डायरी पछाडि बाँकी समय एघार बजेसम्मको लागि आज पनि एकदमै गजब गजबका जुन एकदम भनौँ न यहाँले मिस गर्नै नहुने विभिन्न सेगमेन्टका साथमा उपस्थित भइसकेका छौँ नेपाली रजतपटको बारेमा समग्र जानकारी दिनको लागि फ्रेश फ्रेश जानकारी फिल्म रिपोर्टर विजय आवाजका साथमा म यहाँकै रेगुलर होस्ट हेम सुवेदी उपस्थित भएका र यहाँलाई सबभन्दा पहिले त काग कुकुर गाई गोरु र दाजुभाइ दिदीबहिनीलाई पूजा गरेर सबै प्राणीहरूलाई सम्मान गर्न सिकाउने यो तिहार जुन अँध्यारोबाट उज्यालोतर्फ लिएर जाने प्रकाश अथवा तमसोमा ज्योतिर्गमय भनेर हामी भन्छौँ यो प्रकाशको उत्सव को यो अँध्यारो औंसीको रातलाई चेतना रूपी बत्ती बालेर चुनौती दिएको कारणले गर्दा जुन दीपावली भन्छौ दीपावलीको अवसरमा मंगलमय हार्दिक शुभकामना छ किनकि एउटा सानो दियोको उज्यालोमा पनि दुनियाँलाई अँध्यारोबाट उज्यालोतर्फ लिएर जाने शक्ति पनि हुने गर्दछ र त्यसकारणले पनि हामी गीताले मृत्युलाई पुरानो लुगा फेरेको छ र पुरानो शरीर फेरेको मानेर आत्मालाई अमर मानेको छ त्यसैले हामी मृत्यु देवलाई पनि पूजा गर्छौँ यमराजलाई पनि पूजा गर्छौँ र यमपञ्चको सुरुवात भइसकेको छ भोलिबाट र भोलि त हामीले काग तिहार मनाउँदैछौँ जुन धन्वन्तरी जयन्तीको रूपमा पनि मनाउँदैछौँ पर्सि कुकुर तिहार लक्ष्मी पूजा त्यसै गरी हामी बिस गते गाई गोरु पूजा म पूजा नेपाल सम्बन्ध एघार सय एकतिसको जुन प्रारम्भ हुन्छ र आइतबार जुन यो भव्य मोटरसाइकल रैली पनि हुन गइरहेको छ यो पनि प्रत्यक्ष प्रसारण यहाँले नसुन्नुहोला <laughs> सुन्न नबिर्सिनुहोला सुन्न नछुटाउनुहोला भन्दै यो नुदया भिन्तुना नेपाल सम्मत एघार सय एकतिसको अवसरमा यहाँलाई मङ्गलमय शुभकामना छ यो विशेष गरेर नेपाल सङ्गतको प्रारम्भको अवसरमा र त्यसै गरी अहिले भाइटिकाको बारेमा विभिन्न विवादहरू पनि भइरहेका छन् भाइटिका एक्काइस गते मनाउने कि बाइस गते मनाउने भन्ने बारेमा जुन विभिन्न विवादहरू भइरहेका छन् तर त्यस सन्दर्भमा एक एक्काइस गते पाञ्चाङ्ग पात्रो अनुसार नै यो एक्काइस गते जुन हामी भाइटिका मनाउँदैछौँ यसको अवसरमा पनि यहाँलाई धेरै धेरै शुभकामनाका साथमा यो भाइलाई पूजा गरेर जुन गीत सङ्गीत गाइएको छ त्यसको यो जुन यो गीत रहेको छ यो गीत सदाबहार गीत रहेको छ नेपाली चलचित्र यस्तै प्रकारका बनून् यस्ता गीतहरू सुसज्जित हुन् भनेर हामीले विजय पराजय चलचित्रको यो गीत राखेका छौँ सबभन्दा पहिले कार्यक्रममा तिहारको शुभकामनाका साथमा समुजित बास्कोटाको सङ्गीत अनि हेमलताको स्वरमा आबद्ध दिनेश अधिकारीको शब्द रचनामा आधारित रहेको यो निधारमा लड्काएर सप्तरङ्गी टिको यो गीत इन्जोय गर्नुहोला त्यसपछि आज हाम्रो हेडलाइन्स अथवा हाम्रो एट्र्याक्सन के के रहेका छन् त्यो लिएर आउनेछौँ हामी निकै नै राम्रो गीत र यहाँले सुन्दै आइरहनु भएको गीत अब हामी यो गीत सँगसँगै हाम्रो कार्यक्रमको नियमित फर्मेटतर्फ पनि लाग्छौँ हुन त हाम्रो संस्कृतिमा दिदीबहिनीहरूलाई एकदमै दयाका साक्षात मूर्तिको रूपमा जुन मानिन्छ र दयाका खानी दिदीबहिनीहरूले मृत्यु देवताको पनि पूजा गरेर आफ्ना दाजुभाइलाई अकाल मृत्युबाट बचाएका छन् र साथसाथै आयु वृद्धि र सुस्वास्थ्यको लागि पनि भाइ टिका लगाउँदै आएका छन् अब यो कुरा त हामीलाई थाहा छँदैछ र सुखमय पारी सब संसार आयो रसिलो चाड तिहार यो भनाइको साथसाथै यो रसिलो तिहार को अवसरमा अब हामी आज आउनुहोस् के कस्ता एट्र्याक्सन रहेका छन् हाम्रा हेडलाइन्स अन्तर्गत सुनौ आजको यो बाइस्कोप कार्यक्रममा हेलो म रेखा थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो जगतमा एक पृथक धारको कार्यक्रम पायसको म त हरेक साता सुन्छु तपाईँ कार्यक्रम बाइस्कोपमा आज तपाईँ सुन्न सक्नुहुनेछ गोपाल भुटानीले नागरिकता पाउलान् अब कहिले कुमार कान्छालाई सहयोग गरौ एसएमएस गरी अहिले निर्देशकले कुरा होइन काम अब गर्नुपर्छ पढेर मात्र होइन पढेर पनि आउनुपर्छ सम्पूर्ण मोडल हिन्दी सिनेमालाई बनाउँछ चलचित्रका सबै हिरो रेखा थापाका भाइ कहिले छोड्छौ रेखा तिमी भित्रको मपाई त निकै रमाइलो आजको आकर्षण जुन रहेका छन् र एकदम स्टे विदास स्टे ट्युन कार्यक्रम छोडेर अन्त कतै नजानुहोला हाम्रा यी सबै एट्र्याक्सनका पक्ष आज हामी सुनाउँछौँ कार्यक्रम बाइस्कोपमा मात्र र अब कार्यक्रम बाइस्कोपमा एकैछिन कुराकानी गर्नुपर्ने बेला भएको छ स्टार अन द रेड कार्पेटका विषयमा star on the red carpet हामीले नेपाली चलचित्रका विभिन्न चलचित्रकर्मीहरूलाई दिँदै आएको सम्मान पनि हो रेड कार्पेटको यो सम्मान हो र यो क्रम अन्तर्गत हामीले विभिन्न नायक नायिकालाई सबभन्दा पहिले सम्मान दिँदै आयौं र भनौँ न अब लगभग सबैजसो जो शीर्ष स्थानमा रहेका नायक नायिकाहरूलाई हामीले जसले लामो समय यो क्षेत्रमा सङ्घर्ष गर्नुभएको छ उहाँलाई सम्मान दिनै सक्यौँ र अब हामीले निर्देशकतर्फ पनि यसको सुरुवात गरेका छौँ र सुरुवातको क्रममा हामीले एकदमै भेटरन निर्देशक जो हुनुहुन्थ्यो तुलसी घिमिरेलाई हामीले राखिसकेका छौँ र अबको पालो यो महिनाभरि मदन घिमिरेको हो यहाँलाई थाहै छ उहाँको विभिन्न प्रोमो पनि सुन्दै आइरहनु भएको छ निकै लामो समय बिसेको छ उहाँले दशकौँ यो क्षेत्रमा बिताउनु भएको छ र अब यस अर्थमा पनि मदन घिमिरेको निर्देशकीय क्षमताका विषयमा जुन चलचित्रकर्मीहरूले देवताका रूपमा मान्ने गर्दछन् दर्शकलाई र दर्शककै कारणले गर्दाखेरि उहाँहरूको मूल्याङ्कन हुन्छ र यो क्षेत्रमा टिक्ने या नटिक्ने यसको निर्क्योल पनि हुन्छ यसै क्रममा हामीले यसपटक हाम्रा स्टार अन द रेड कार्पेट यो महिनाका रूपमा रहनुभएका मदन घिमिरे चलचित्र निर्देशक मदन घिमिरेको दर्शक प्रतिक्रियालाई राखेका छौं आउनु सुनौ दर्शकको नजरमा निर्देशक मदन घिमिरेको कस्तो विचार रहेको छ रेडियो कान्तिपुर प्रस्तुत गर्दछ star on the red carpet चलचित्र निर्देशक मदन घिमिरे सुसेलीले बसन्तल डाको डाको जस्तो फुलसँगै आटो काका कासो कासो जस्तो नमस्कार म मदन घिमिरे यो कार्तिक महिनाभरि म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 एक राम्रै निर्देशक हुन् त्यसरी होला उनले निर्देशन गरेका चलचित्रहरू सफल पनि भएका छन् नेपाली दर्शकहरू कस्ता किसिमका चलचित्र चाहन्छन् भन्ने उसलाई थाहा छ मूलधारका सिनेमा बनाउन उनी निकै अघि पनि छन् राम्रो छ समय सान्दर्भ धार्मिक गरेर अलिकति समेट्न सक्नुभयो भएन एउटै प्रकारको भयो कि उहाँको फिल्महरू उहाँले सुरुमा निर्देशन गरेका अधिकांश चलचित्रहरू सफल छन् दर्शकहरूले निकै रुचाएका पनि छन् तर पछिल्लो समयमा आएर उहाँका चलचित्रहरू त्यति सफल मानिएन दर्शकले रुचाएको पाइएको छैन दर्शकको मनोभावना बुझ्न नसक्नु भएको होला उहाँका चलचित्रहरू मैले पनि हेर्ने मौका पाएको छु पछिल्ला चरण आएका नयाँ चलचित्रहरू पनि मैले हेरेँ सबै दर्शकले अब नयाँ खोज्छन् नयाँ दिनु होला हामी दर्शकहरूले केही नै चाहन्छौँ आफ्नो चलचित्रमा परिवर्तनलाई आत्मसात गर्न सकेको भने पाइँदैन उनी पनि अन्य निर्देशक जस्तै मसलेदार चलचित्रहरू मात्रै बनाउँछन् चलचित्रमा पृथकता ल्याउन उनले सोच्नुपर्छ जस्तै लाग्छ मलाई होइन मान्छेहरू दर्शकमा अलिकति परिवर्तन आइसक्यो सोच परिवर्तन आयो समय परिवर्तन आइसक्यो चाहमा नै परिवर्तन आउँछ होइन त्यो उहाँले अलिकति भुल गर्नुभयो जस्तो लाग्छ होइन आगामी चलचित्र निर्देशन गर्दाखेरि दर्शकको मनोभावना बुझेर दर्शकलाई दर्शकलाई पनि ध्यान राखेर निर्माण गर्नुहोस् आफूलाई ध्यान राखेर होइन कि दर्शकलाई ध्यान राखेर निर्माण गर्नुहोस् तपाईँको चलचित्र पक्कै सफल हुन्छ उहाँले अब न्यू जेनेरेसनको कुरालाई दिनु पऱ्यो प्राविधिक पक्षलाई अलिकति ध्यान दिनुपर्ने जस्तो कुराहरू देख्छु म अलिकति रिसर्च बिनाका कुराहरू कथाहरू लेखेको जस्तो लाग्छ प्रस्तुत गरेको जस्तो लाग्छ मलाई त्यस हिसाबले फिल्म त कथा राम्रो होला तर प्रस्तुतिकरण फितलो भयो भने त्यो फिल्मको कुनै अर्थ हुँदैन त यो भनाइरहेको थियो दर्शकहरूको नजरमा चलचित्रकर्मी अथवा वरिष्ठ चलचित्र निर्देशक मदन घिमिरेको बारेमा विचार र अवश्य पनि अब यो विचारलाई हामीले आत्मसात गर्दै मदन घिमिरेलाई समग्र दर्शकहरूको जुन एउटा कन्क्लुजन एउटा निष्कर्ष के आएको थियो भनेदेखि उहाँले अलिकति पछिल्लो प्रविधिलाई पनि ध्यान दिएर यदि चलचित्र बनाउनु भयो भनेदेखि राम्रो हुन्छ भन्ने विषयमा हामीले निष्कर्ष पाएका थियौँ अब यो प्रविधिको कुराहरू धेरै मात्रामा भन्ने हो भनेदेखि धेरैले एउटा जान्न चाहेको विषय पनि भएको छ हामीले यस्ता किसिमका विषयहरू जो सधैँ दोधारमा रहेका हुन्छन् त्यस्ता विषयलाई हामीले कान्तिपुरको खेदो अन्तर्गत राखेर यहाँलाई त्यसको एकदम सम्पूर्ण जानकारी पनि प्रदान गर्दै आएका छौँ छौँ तर यसपटक भने कान्तिपुरको खेदोमा निर्देशकको क्वालिफिकेसन र एलिजिबिलिटी जुन रहेको छ निर्देशक बन्नको लागि के कस्ता कुराहरू चाहिन्छन् निर्देशकको नेपाली निर्देशकको नाली बाली नाली बेलीको बारेमा जुन हामीले भन्दै पनि आइरहेका छौँ त्यसको क्रम पनि अब जारी हुन्छ एकछिनपछि त्यो त एकातिर छ तर अब लागौँ एकछिन करेन्ट गसेपतर्फ करेन्ट गसेप अन्तर्गत यो हप्तामा के कस्ता गसेप रहे अथवा के कस्ता एकदम हामीले बुझ्नै पर्ने कुराहरू रहे त्यसको बारेमा एकैछिन कुराकानी गरौँ current gossip, नेपाली चलचित्र क्षेत्रको हट एन्ड ह्यापनिङ गतिविधिको जानकारी नेपाली चलचित्र उद्योगका वरिष्ठ द्वन्द तथा कला निर्देशक एवं कलाकार गोपाल भुटानेले आफूले जीवनमा पाएका सम्पूर्ण अवार्ड तथा सम्मान नेपाल चलचित्र द्वन्द कलाकार संघलाई हस्तान्तरण गरिदिएका छन् अठहत्तर वर्षीय यी कलाकारले द्वन्द कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठलाई यी सामग्रीहरू हस्तान्तरण गरेका हुन् साथै गोपाल भुटानीले आफू बस्दै आएको काठमाडौँ वडा नम्बर पन्ध्र नमूना बस्ती घर नम्बर तीन पनि आफ्नो शेषपछिका लागि द्वन्द कलाकार संघलाई बुझ्नुपर्नेमा निकै जोड़ दिएका थिए र भाषालाई परिष्कृत गर्ने भाषालाई सुदृढ गरेर अगाडि लिएर जाने कुरामा पनि त्यहाँ व्यापक रूपले सहभागिता जो जसको भएको थियो उनीहरूको धारणा पनि रहेको थियो जबसम्म नेपाली चलचित्र भारतीय चलचित्रबाट मुक्त हुँदैन तबसम्म नेपाली चलचित्र स्तरीय नबन्ने उनीहरूको पनि धारणा रहेको थियो त्यसैले भारतीय चलचित्रबाट कतिपय शब्दावलीहरू पनि लिइएका अथवा कतिपय त्यस्ता किसिमका संस्कृतिका कुराहरू पनि भारतीय चलचित्रहरूबाट लिएका पक्षहरूका बारेमा पनि त्यहाँ डिस्कसन भएको थियो जो हाम्रो त भनाइ के हो भने नेपाल चलचित्र निर्देशक समाजले यी र यस्ता विषयमा कुराकानी गर्ने हो भनेदेखि देखे नेपाली चलचित्रको भाषा पनि आगामी दिनमा परिष्कृत र सुदृढ हुँदै जाने थियो यसको लागि अल द बेस्ट भन्न चाहन्छौँ हामी नेपाल चलचित्र निर्देशक समाजलाई नेपाली चलचित्रको पार्श्व गायन प्लेब्याक सिंगरका चर्चित गायक कुमार कान्छा हाल मुम्बईको रैजा अस्पतालमा उपचारका लागि छटपटाइरहेका छन् आफ्नो शरीरको तल्लो भाग नचल्ने भएपछि उनी त्यहाँ उपचारका लागि भर्ना भएका हुन् आर्थिक अभावका कारण उपचारमा गाह्रो भइरहेको समयमा कुमार कान्छालाई अब यहाँले सहजै यदि कुमार कान्छाका गीत संगीतको अनुरागी हुनुहुन्छ वा एउटा पार्श्व गायकलाई नेपाली चलचित्रका पार्श्व गायकलाई बचाउन चाहनुहुन्छ भने यहाँले एकदमै सिम्पल प्रोसेस साधारण रूपले यहाँले आफ्नै मोबाइल मोबाइल सेटबाट एसएमएस मार्फत सहयोग गर्न सक्नुहुनेछ जसका लागि हेल्प यहाँले टाइप गर्नुपर्ने हुन्छ एकदम सरल छ यसको प्रोसेस हेल्प टाइप गर्नुहोस् अनि पाँच हजार एकमा फाइभ जिरो जिरो वानमा यहाँहरूले पठाउन सक्नुहुन्छ यसो गर्दा कुमार कान्छाले एउटा एसएमएस मार्फत डाइरेक्टली एक रुपियाँ अडतिस पैसा प्राप्त गर्नेछन् र यो एकदमै पारदर्शी रूपमा पनि प्रस्तुत हुनेछ देखिनेछ त्यो उनको उपचारका लागि अझै पनि तीन लाख भारतीय रुपियाँ खर्च लाग्नेछ र यदि यो सहयोग भएमा कुमार कान्छाले फेरि पनि राम्रा राम्रा गीत संगीतहरू गाउन सक्नेछन् अधिक जानकारीका लागि social dot sparrows SMS dot कममा पनि यहाँहरूले लगअन गर्न सक्नुहुन्छ यो वेबसाइट वेबसाइट मार्फत यहाँले सम्पूर्ण जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ यो सहयोगका बारेमा जे होस् यो सहयोग यदि यहाँहरूले कुनै कारणले गर्दा कुमार कान्छालाई सहयोग गर्न पाउनु भएको छैन भनेदेखि नेपाली चलचित्रको अनुरागी हुनुहुन्छ भनेदेखि तुरन्त अहिले नै आफ्नो मोबाइल साइटबाट हेल्प टाइप गरेर फाइभ थाउजन्ड वानमा पठाइदिनुहोला भनेर हामी आग्रह गर्न चाहन्छौं यो कार्यक्रम बायोस्कोपको तर्फबाट ओके okay, त कुमार कान्छाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै र अब भने एकैछिन कुराकानी गर्नुपर्ने बेला भएको छ आजको हाम्रो एक्सक्लुसिभ सङ अफ द विकको बारेमा आजको एक्सक्लुसिभ सङ अफ द विकको रूपमा हामीले ल्याएका छौँ एउटा मिठो गीत दीपक लिम्बू मनोज सेवा र अन्जु पन्तको स्वरमा आबद्ध भएको दयाराम पाण्डेको शब्द रचना अनि समुजित बास्कोटाको संगीतमा र यो चलचित्र पनि निकै एउटा राम्रो रमाइलो नामका साथमा आएको छ मेरो के गति हुने हो जुन मधुसूदन सिलवाल गीता सिलवाल र अस्मिन सिलवालको निर्माणमा सुनिल पाण्डेको निर्देशनमा रहेको चलचित्र हो श्री गणेश श्री गणेश जेन्टल फिल्म्स प्रोडक्सन्सको ब्यानरमा रहेको त आउनुहोस् यो विशेष गरेर विजयादशमी र शुभ दीपावलीको मंगलमय शुभकामना सहित आज हामी ब्रोडकास्टिङ मिडियाबाट सबभन्दा पहिले यहाँहरूलाई सुनाउँदैछौँ एक्सक्लुसिभ सङ अफ द विकको रूपमा फूलभंदा कोमल exclusive song of the week छ Slamming, slamming and jamming, slamming and jamming, continuous jams. Choice. For more choice, stay tuned to Kantipur FM. Nepal investment ब्याङ्कको स्पेसल डिपोजिट खातामा एघार प्रतिशत ब्याज रे सुन्नुभयो Nepal Investment Bank. Truly a Nepali bank. दसैँ आयो खाउला पिउला अब कोका कोला पिउला अनि सँगै रम्पम खाउला अब हरेक डेढ लिटर कोका कोला फ्यान्टा वा स्प्राइटको पेट बटलसँग रु तेह्र पर्ने रम्पम चाउचाउ सित्तैमा कोका कोला र कोक द कोका कोला कम्पनीका रजिस्टर्ड ट्रेडमार्कहरू हुन् यस प्रावधानका लागि शर्तहरू लागू हुनेछन् Do <laughs> एनसेलको तर्फबाट उमङ्गमय हुन तिहारको हार्दिक मङ्गलमय शुभकामना यो उत्सवको मौसममा एनसेलको उत्कृष्ट नेटवर्कमा रम्दै सद्भाव ममता एवं रमाइला सन्देशहरू बाँड्नुहोस् र बनाउनुहोस् यो उत्सवको हर समय पललाई अझै रोचक अनि रमाइलो एनसेल नेपालकै लागि नुङ्द बेन्थेमा सिना खल प्रस्तुत गर्दछ सोनिग भिन्तुना मोटरसाइकल ऱ्याटिस मिति दुई हजार सडसठी कार्तिक एक्काइस गते स्थान बसन्तपुर समय बिहान आठ बजे विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस् Manoj no two zero two zero three निरन nine eight four nine zero two seven two seven three भिन्तुना एघार सय एकतिसको सोनिग भिन्तुना मोटरसाइकल र्याली सोनिग भेन्थुना मोटरसाइकल र्यालीका प्रायोजक गुण कोअपरेटिभ मीन भवन नमस्ते सुपर मार्केट फुलचोक र Panchakanya group media partner radio Kantipur radio राष्ट्रको गुड कुमार रेखा थापा नेशा आरएन सिग्देलद्वारा अग्नि चलिरहेछ कसले चोर्यो मेरो मन यस्तै गरी आक्रोश नेपाल हिमेरो सिकारी दुई बलवान अन्जाना अन्जानी र दबङ यी सब फिल्म रोजेर हेर्न सक्नुहुन्छ तपाईँ हाम्रो हल गुड सिनेमा ग्वारकोमा कसले मेरो मन सुन्न छैन तिमी आज नहेला आहा साबुन खोजेर हेराको खेल गर्दै आहाको जस्तो नाम त्यस्तै काम आहा साबुन यसको नाम स्वदेशी साबुन उद्योगको उत्कृष्ट उत्पादन लुगा धुने साबुन आहा भित्र आउनुहोस् नमस्ते डाक्टर साहब रमा तिमी कसरी यता आउँछु भन्दा भन्दै घर धन्दा सधैँ उही त हो नि खै केही गर्न सकिएन किन निराश भए कि खै न पढाइ पुरा गर्न सकियो न स्वास्थ्य नै राम्रो भयो कुनैले त राम्रो गर्ला कि भनेर अनेक थरी प्रयोग गरिसके अब चाहिँ थाहै नै पो पिर नगर अर्को आयुसिडी भन्ने साधन पनि छ थाहा छ तर त्यो त पाठे घरमा राख्नु पर्ने रे धेरै असर पनि हुन्छ रे खै के के हो के के यी सारा कुरा भ्रम मात्र हुन् यसमा कुनै रसायनको प्रयोग नभएकोले असर पनि ज्यादै कम हुन्छ फेरि अस्थायी भए पनि स्थायी जस्तै वर्षौंलाई ढुक्क भनेपछि स्थायी जस्तै वर्षौंलाई ढुक्क यसको प्रयोग पछि तिम्रो अधुरो पढाइ पुरा गर्न लाग्दा पनि भयो हो र डाक्टर साहब जब तिमी स्वस्थ र टेन्सन मुक्त हुन्छौ तिमी र तिम्रो परिवारको भविष्य पनि राम्रो हुन्छ आयुष किन स्थायी र अस्थायी दुवैको फाइदा लिन आयुषिरीका बारेमा थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुहोला ब्रिलियन्ट अनु तिमी मेन डान्सर प्रिया तिमी साइडबाट पढ प्रिया यति ट्यालेन्ट भएर नि पर्दा पछाडि अनुहार नै यस्तो छ यो लेउ फेरन लभलीको स्पेसल दुई हप्ताको प्याक दिनहुँ लगाऊ अनि हेर चन्द्रमा गगनमा हुन्छ या धरतीमा फेरन लभलीको नयाँ दुई हप्ताको प्याक दिनहुँ लगाउनुहोस् र पाउनुहोस् चन्द्रमा चाहिँ गोरो अनुहार गोरो गोरो रूप छ तिम्रो चन्द्रमा नि लजाउने अरे प्रियाको अनुहारमा यस्तो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 एकैछिन अब यो कान्तिपुरको खेदो अन्तर्गत जुन हामीले बिर्सिरहेका छौँ श्रोता निर्देशकको क्वालिफिकेसन र एलिजिबिलिटीको बारेमा अथवा निर्देशकको के हुनुपर्छ योग्यता र त्यस्तो किसिमको के हुनुपर्छ क्षमता यसको बारेमा हामीलाई धेरै प्रतिक्रिया आएको कारणले गर्दाखेरि यो महिनाभरि नै हामीले यसको सल्युसन अथवा जुन समाज समाधान हुन्छ त्यसलाई राख्ने प्रयास गरेका थियौँ र अब यसको क्रममा आज अन्तिम दिनमा यसको निष्कर्ष रहनेछ नेपाली चलचित्रका निर्देशकहरूको नालीबेली र त्यसपछि अर्को हप्तामा हामी कुराकानी गर्नेछौँ एकदमै लाइभ जो हामीले स्टार अन द रेड कार्पेटको रूपमा राखेका थियौँ चलचित्र निर्देशक मदन घिमिरेसँग एकदम लाइभ कुराकानी गर्नेछौँ उहाँको समग्र विषयसँग सम्बन्धित र यहाँले पनि कुनै पनि प्रश्न छ यदि चलचित्र निर्देशक मदन घिमिरेलाई भनेदेखि त्यो प्रश्न पनि राख्न सक्नुहुन्छ अथवा यहाँले मदन घिमिरेसँग सम्बन्धित प्रश्न जुन राखिएको पठाउन सक्नुहुन्छ हामीलाई एसएमएस केही समय मात्रै बाँकी छ हामीलाई एसएमएस गर्दै रहनुहोला कृपया बिआई टाइप गर्नुहोस् that is our code for बाइसको प्रोग्राम बिआई टाइप गर्नुहोस् आफ्नो मोबाइल सेटमा अनि अलिकति खाली ठाउँ दिनुहोस् स्पेस दिनुहोस् र त्यसै गरी हाम्रो जुन प्रश्न रहेको थियो स्टार अन द रेड कार्पेटका रूपमा रहेका मदन घिमिरेद्वारा निर्देशित पहिलो चलचित्र कुन हो त्यो चलचित्र थाहा छ भने त्यो टाइप गर्नुहोस् र स्पेस दिएर नेम एन्ड एड्रेस आफ्नो नाम र ठेगानाका साथमा हामीलाई पठाउनुहोस् टू थाउजन्डमा टू ट्रिपल जेरोमा आफ्नो मोबाइल सेटबाट अहिले नै र ऱ्यान्डमली सेलेक्टेड uh, केही हाम्रा विनर्सले पुरस्कार पनि प्राप्त गर्न सक्नुहुन्छ हामीलाई विगतमा पनि एसएमएस गरेर सहभागिता जुन जनाइदिनु यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ बेला बेलामा इन्टरप्ट पनि भयो यो सेवा तर अहिले यहाँले यसलाई प्रयोग गर्न सक्नुहुन्छ र एसएमएस uh, गर्नुहुने श्रोतादेखि बाहेक uh, जो श्रोता तथा दर्शकहरू हुनुहुन्छ जसले यसको उत्तर जान्नुहुन्छ भनेदेखि यहाँले हामीलाई पोस्ट बक्स नम्बर हजार तिन सय साठी पोलचोक ललितपुर नेपालमा पनि पठाउन सक्नुहुन्छ अथवा कान्तिपुर बायोस्कोप केएनटिआइपियुआर बिआइएसयुपी कान्तिपुर बायोस्कोप एट द रेट एट जीमेल डट कममा पनि हामीलाई इमेल पठाउन सक्नुहुन्छ त अब यो जानकारी त छँदै छ अर्को हप्ता हामी चलचित्र निर्देशक मदन घिमिरेसँग कुराकानी गर्नेछौँ तर आजको क्रममा आउनुहोस् एकैछिन कुराकानी गरौँ नेपाली चलचित्रका निर्देशकहरूको नालीबेली कान्तिपुरको खेदोको निष्कर्ष अन्तर्गत कान्तिपुरको खेदौ नेपालका निर्देशकहरूको नाली बेली निर्देशक दीपक रायमाझी चलचित्र सम्बन्धी नै अध्ययन गरेर आएका हुन् पढेर आएकाले पनि उनीमाथि धेरै निर्देशकको आँखा गढ्यो नेपाली चलचित्र उद्योगका लागि त उनले के के नै नयाँ काम गर्छन् भन्ने सोच धेरैले राखे तर चलचित्र युगदेखि युगसम्म निर्देशन गर्नु बाहेक उनले अर्को सम्झना योग्य चलचित्र नेपाली फिल्म नगरीलाई दिन सकेको पाइँदैन तर दीपक रायमाझी पछि त्यस्ता कयौं सफल निर्देशक यो नगरीमा आए जसले सम्झना योग्य चलचित्रहरू निर्देशन गरे नेपाली चलचित्र उद्योगमा आएका अधिकांश निर्देशकहरू तीन तरिकाबाट यो क्षेत्रमा आएको पाइन्छ एक थरी यो क्षेत्रलाई बुझेर आएका छन् जस्तो कोही सहायक निर्देशक कोही लेखक हुँदै यस्तै अर्का थरी छन् जो यही विषयमा अध्ययन गरेर आएका छन् र एक थरी छन् जो चलचित्र पत्रकारिता गर्दा गर्दै आएको पाइन्छ यसरी तीन तरिकाबाट निर्देशकहरू आए पनि कसैले कुनै कमाल मचाउन सकेको पाइँदैन सुरेश दर्पण पोखरेल सुमन दाहाल दीपक श्रेष्ठ मदन घिमिरे जस्ता निर्देशकहरू चलचित्र पत्रकारिता गर्दा गर्दै निर्देशक बनेका हुन् चलचित्र पत्रकारिताको दौरानमा यिनीहरूले अन्य निर्देशक नेपाली चलचित्रको उछितो नै काटे यतिसम्म गरे कि यिनीहरू निर्देशक बने भने यो उद्योगको गति नै अन्तै मोडिन्छ तर आज यिनीहरूले निर्देशन गरेका चलचित्रहरूले त्यस्तो धमाका मचाउन सकेको पाइँदैन अझ यसो भनौं जुन जोगी आए पनि कानै चिरेका यिनीहरूलाई यो विषयमा प्रश्न राख्ने हो भने भन्छन् हामीले मात्र के गर्नु लगानी गर्ने मानिस नै परिवर्तन खोज्न चाहँदैनन् निर्माताहरू मूलधारबाट उठेर केही परिवर्तन खोज्न चाहँदै चाहँदैनन् आखिर नेपालमा कोही पनि त्यस्ता निर्देशक छैनन् जो परिवर्तन खोज्छन् जसले कुनै एक विधामा विशेष किसिमका चलचित्र बनाउँछन् यो महिना हामीले कान्तिपुरको खेदोमा यो विषयलाई पिछा गर्दै जाँदा विभिन्न कुराहरू थाहा पायौं कोही निर्देशकहरूसँगको कुराकानीलाई सुन्दा पनि अब यो उद्योगमा पढेका र परेका निर्देशकहरूबीच फरक देखिएको छ सबैभन्दा पहिला एकजना वरिष्ठ निर्देशकका कुरा सुनौ निर्देशक यादव खरेल नेपाली चलचित्र उद्योगमा निकै खारिएका निर्देशकका रूपमा चिनिन्छन् आखिर किन निर्देशक राम्रा पाउन सकेको छैन त यो उद्योगले सुनौ खरेलका कुरा सिनेमाको निर्देशन भनेको एउटा अत्यन्तै गाह्रो काम हो त्यसलाई स्तरीय किसिमले गर्यो भने एक कुराको मात्रै ज्ञान भएर पुग्दैन त्यो निर्देशकलाई एउटा वैचारिक हिसाबमा र लेखनको हिसाब लेखनको ज्ञान हुनु पर्यो साहित्यको ज्ञान हुनु पर्यो अनि प्राविधिक हिसाबबाट तपाईँको क्यामेराको लाइटको ध्वनिको सङ्गीतको अभिनयको मोटामोटी त्यसमा जम्मै क्षेत्रमा स्पेसलाइज हुँदैन तर ती विषयहरूको ज्ञान राख्नु जरुरी छ र तिनीहरूको यसको अन्तर सम्बन्धको ज्ञान राख्नु अन्तर सम्बन्ध बारे विश्लेषण गर्न सक्ने क्षमता चाहिन्छ त्यसो भए हुनाले निर्देशन गर्दाखेरि यी विविध सिर्जनाका पक्षहरूलाई समन्वय गरेर सिर्जना गर्ने हो सिनेमा बनाउने भनेको अब यो औपचारिक शिक्षा भयो भने त्यो चाहिँ नि औपचारिक शिक्षा प्रणालीमा एउटा स्ट्रक्चरहरूलाई पढिन्छ त्यसमा यो सबै कुराहरूलाई पढाइन्छ त्यसको चाहिने ज्ञान त्यसबाट प्राप्त गर्छ अनि अनुभवबाट त्यसलाई खार्दै बाँच्दै लिएर जान्छ अनि अरूको सिनेमा हेरेर आफूभन्दा राम्रा कुराहरू हेरेर ऊर्जाहरू ग्रहण गर्दै जान्छ त्यसरी मान्छे खारिँदै जाने हो अब औपचारिक शिक्षा नै भएन भने पनि गर्ने छन् कतिपय मान्छेहरू तर उनीहरूले धेरै साधना गरेर धेरै अनुभव गरेर पढेर भनौँ न ट्रायल एन्ड एरबाट सिक्या हुन्छ नभए यो कुरा कस्तो भने भाषामा कमान्ड नभइकन भाषाको ज्ञान नभइकन कविता लेख्न सकिन्छ सकिँदैन भने त्यो चाहिँ तपाईँले अहिले भन्नु जस्तो दुईवटा कुराले एउटा चाहिँ नि औपचारिक शिक्षाको कमी अनुभवको कमी अनि अब मैले औपचारिक शिक्षा भन्दा चाहिँ विषयगत शिक्षा एउटा एउटा चाहिँ जनरल एजुकेसनकै लेभल तपाईँको औपचारिक शिक्षा प्रणालीमा जनरल एजुकेसनको लेभलै कम भएका धेरै निर्देशकहरू छन् एउटा कारण चाहिँ शिक्षाको कमी अर्को ऊर्जा ग्रहण जो गर्ने प्रक्रिया छ त्यो चाहिँ विभिन्न देशहरूको राम्रो सेनुहरू हेरेर त्यो बारे अध्ययन गरेर डिग्री नभए पनि त्यसबाट ग्रहण गर्ने हो हामी कहाँ त्यो परम्परा कम छ खालि पढ्दै पढ्ने बानी अत्यन्तै कम छ अनि सिनेमा हेऱ्यो भने पनि भारतीय सिनेमाबाट हामी सम्पूर्ण मोडल हिन्दी सिनेमालाई बनाउँछौँ त्यहाँभन्दा पारिपट्टि त्यहाँभन्दा माथिपट्टि अक्सर हेर्दैन केही अपवादहरू छन् तर अब धेरै जसोले चाहिँ भारतकै मोडल राम्रो मोडल होइन सिर्जनाको हिसाबले भारत उम्दा मुलुक होइन र त्यति सिर्जनाको हिसाबले त्यस्तो ठुलो पहिचान बनाउन सके पनि छैन खालि व्यापारिक सिनेमा हिसाबले उसको आफ्नै जनसङ्ख्या ठुलो भएर मात्रै पहिचान बन्या हो त्यसो भएले गलत मोडल लिने तपाईँको रोल मोडल भनेकै चाहिँ गलत छ भने त्यसको नक्कल त त्योभन्दा राम्रो झन् हुँदैन यो सिनेमा हलमा मूलधार भनेर हिन्दी सस्तो चलचित्र सूत्रबद्ध चलचित्र त्यसैको धारको मात्रै विकास भएर गयो क्या मूलत अनि सिर्जना गर्ने मान्छे पनि त्यहीबाट सिकेर आउने भए दर्शकले पनि त्यस्तै खालको टेस्ट गर्यो व्यापार पनि त्यसैमा भयो त्यो भए त्यो धार बढेका कारणले सिर्जना चाहिँ हुन सकेन अनि डाइरेक्टरहरू पनि त्यस्ता आउन सकेनन् यी वरिष्ठ निर्देशकको भनाइ सुन्दा पनि लाग्छ चलचित्र उद्योगमा सम्झना गर्न योग्य निर्देशक नआउनुको पछाडि धेरै कारण छन् तर सबै निर्देशकहरू दिमाग लगाउनतिर लाग्दैनन् हाम्रो चलचित्र उद्योग भारतमुखी छ बलिउडका चलचित्र हेरेर नेपाली सिनेमा बनाउन लागि परेका हाम्रा निर्देशकहरू अरू सोच्न नै भ्याउँदैनन् यसकारण बिग्रिएको छ यो उद्योग अर्कोतिर सधैँ हाम्रा दर्शक गाउँका नै हुन् जसलाई चारवटा फाइट पाँचवटा गीतको फर्मुलाका चलचित्र चाहिन्छ भन्ने परम्परावादी सोचाइका कारण नेपाली चलचित्र उद्योगले साँच्चै सम्झन लायक निर्देशक पाउन सकेको छैन सबैजना निर्देशक अरूको कुरा काट्न मात्र सिपालु छन् तर कोही पनि आफ्नो आङको भैँसी देख्दैनन् अर्कोतिर नेपालका निर्देशकहरूमा अध्ययनको सबैभन्दा ठूलो कमी देखियो अध्ययनको कमीका कारण पनि चलचित्रहरू स्तरीय बन्न नसकेको भेटिएको छ हामीमा गुणस्तरको कुरा कहिले आएन वर्ष दिनमा कसले बढ़ी चलचित्र निर्देशन गर्ने होडबाजीका कारण स्तरीय चलचित्र निर्माण गर्न सकिरहेका छैनन् निर्देशकहरू आज कान्तिपुरको खेदोमा उठाइएको यो विषयको अन्तिम भाग हो तीन हप्ता यस विषय विषयलाई अन्तर्क्रियाको विषय बनाउँदै जाँदा हामीले पाएको कुरा के भन्दा दिमाग भन्दा चोरी बढ़ी अध्ययन नहुनु निर्मातामा फरक धारमा समात्ने आँट नहुनु नेपाली निर्देशकहरूले एउटा विशेषता बोकेका चलचित्र बनाउन नसक्नुको मुख्य कारण हो यसैले पच्चीस लाखको फिल्मले छब्बीस लाख कमायो भनेर मख परेर हिँड्नु भन्दा पच्चीस लाखको फिल्मले साँच्चीकै नाम कमायो भनेर गर्व गर्नु ठूलो कुरा हो बारम्बार दर्शक झुक्याउने काम बन्द गरौं हाम्रो यो महिनाको निष्कर्ष यही नै रहेको छ त यो थियो कान्तिपुरको खेदो अन्तर्गतको हाम्रो निष्कर्ष अर्को महिनामा हामी यस्तै एउटा विषय राख्नेछौँ जुन नेपाली चलचित्रको क्षेत्रमा सर्वाधिक दोधारमा छ अथवा भनौँ जुन कुराको प्रश्नको उत्तर अहिलेसम्म राम्रोसँग प्राप्त गर्न सकिएको छैन र जुन विषय विवादास्पद रहेको छ त्यस्ता किसिमका भनौँ विषयहरूलाई हामीले उठाएर त्यसको सहित त्यसको भनौँ न बारेमा सम्पूर्ण जानकारी दिने प्रयासमा जुन लागेका हुन्छौँ त्यसैले हामीले यसको नाम कान्तिपुरको खेदो राखेका छौँ यसलाई हामीले नकारात्मक भन्दा पनि समग्र पक्षको जानकारी दिनु लाई नै हामीले कान्तिपुरको खेदो शीर्षक राखेका हौँ यी र यस्ता विषय छन् भने हामीलाई कृपया पत्रचार गर्नुहोला अथवा हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ पत्रचारको लागि पोस्ट बक्स नम्बर चौध हजार तिन सय साठी ओल्छोकलाई थ्रो नेपाल अथवा इमेलको लागि कान्तिपुर बाइसको at the rate gmail dot कममा पनि गर्न सक्नुहुन्छ अब एकैछिन लागौँ कान्तिपुरको कौशीतर्फ कान्तिपुरको कौशीमा हामीले राखेका छौँ दुई रेको अल्ट्रा रे अथवा यी दुईको अल्ट्रा रे कस्तो किसिमको रहेको छ सुनौ रेखा र रेजिनाको यो अल्ट्रा रे कान्तिपुरको कौशीबाट नायिका रेखा थापा नेपाली चलचित्र उद्योगका लागि कुनै नौलो नाम भने होइन यी रेखाको बारेमा बारम्बार चलचित्र उद्योगमा विभिन्न हल्लाहरू आइरहेका हुन्छन् रेखाको विषयलाई लिएर धेरै समाचार बाहिर आए तापनि बानी कमैले मात्र याद गरेका होलान् रेखा चलचित्र उद्योगमा मपाइत्वको सोच बोकेकी नायिका हुन् हो यी नायिका भित्र यति नराम्रोसँग मपाइत्वको नशाले जरा गाडेको छ कि यो उनको लागि नै हानिकारक हुने हामीले पाएका छौं कुरा शुरू गरौं नायक निखिल निखिल उप्रेतीबाट जति बेला रेखा यो क्षेत्रमा आइन् त्यो समयमा निखिलको वर्चस्व भइसकेको थियो यो क्षेत्रमा यसपछि त्यति बेलाका हिट हिरो निखिलसँग रेखाले थुप्रै चलचित्रमा अभिनय गरिन् निखिलसँग जोडी मिलिन्जेल रेखा निखिल जस्तो हिरो नेपालमै छैन भन्थिन् तर जब चलचित्र हिम्मत रेखाले निर्माण गर्ने भइन् यसपछि उनीहरूबीच सम्बन्ध चिसियो यसपछि रेखा निखिलको नाम समेत सुन्न नसक्ने अवस्थामा आइन् निखिलसँग पानी बाराबारको अवस्था सिर्जना भएको समयमा नायक विराज भट्टसँग रेखाको दोस्ती बढ्यो यसरी दोस्ती बढ्यो कि रेखा विराज भन्दा अर्को हिरो नै छैन यो नगरीमा भन्दै हिँड्न थालिन् तर विराजसँगको दोस्ती चलचित्र किसमसम्म आइपुग्दा बोलचाल समेत नहुने गरी सकियो चलचित्र किस्मतबाटै नायक आर्यन सिग्दल रेखाका नजिक भए रेखा र आर्यनको दोस्ती यसरी जम्यो कि यी दुईबीच प्रेमका हल्ला पनि बजारमा आयो निखिल र विराजको नामै सुन्न नचाहने रेखा आर्यनलाई चलचित्र उद्योगकै सफल नायकको रूपमा हेर्न थालिन् अहिले आएर आर्यन र रेखाबीच बोलचाल छैन चलचित्र कसले चोर्यो मेरो मनसम्म सँगै काम गरेको यो जोडी धोजा धोजा भएर फुटेको छ अहिले नायक आयुष रिजाल रेखाको सम्बन्धको नजिक छन् यति मात्र होइन श्रोताबिन रेखा जति पनि नायकसँग सम्बन्ध जोड्छिन् त्यति नै चाँड तोड्छिन् पनि तपाईँ आर्यन र तपाईँको नाम जोडेर कुरा गरिन्छ नि बजारमा भनेर रेखालाई भन्नुभयो भने उनको जवाफ के आउँछ थाहा छ उनी भन्छन् अरे ती भाइहरू मेरो नाम जोडेर अगाडि जान खोज्छन् भने जान देऊ न ती सब मेरा भाइ हुन् रेखाको नजरमा यी सबै उनका भाइ हुन्छन् अब तपाईँ आफै भन्नुहोस् यहाँ रेखाको मपाई त कति छ अरे रेखाजी तपाईसँग सम्बन्ध राम्रो भइन्जेल ती नायक सबै लम्बे रेसका घोडा भए अनि तपाईसँग सम्बन्ध बिग्रिए सबै तपाईँका भाइ भए होइन रेखाजी कुरा अरूको पनि सुन्नुपर्छ यति धेरै नायकहरूसँग तपाईँको सम्बन्ध बिग्रिएको छ कि कहिलेकाहीँ आफूमा पनि केही कमजोरी छ कि भनेर हेर्ने बानी गर्नुहोस् सबैजना कोही पनि होइनन् भनेर भन्दै हिँड्दा कुनै दिन अरूले रेखा विचारा भन्ने दिन नआउला भन्न सकिँदैन यति चलेका हिरोहरूसँग सम्बन्ध बिग्रनुमा तपाईँको पनि त कमजोरी होला नि पटक मपाई तुको भावना सोच्ने पो हो कि रेखा जस्तै बारम्बार चर्चामा आउने अर्की नायिका हुन् रेजिना उप्रेथी रेजिनाका बारेमा विवाद लभका चर्चाहरू बारम्बार हुने गरेका छन् यो उद्योगमा अब यिनै रेजिनाको एउटा केटाकेटीपन सुन्नुहोस् कुरा हो चलचित्र त त साह्रै सप्रिस्ने बद्रीको छायाङ्कन स्थलको यो चलचित्रको छायाङ्कन भइरहेको समयमा हामी रानीबाडी पुगेका थियौं आफ्नो पालो नआएकाले यसै कि रेजिना के गरौं के गरौं भनेर छटपटिरहेकी थिइन् यतिकैमा उनी एउटा अभियानमा लागिन् आफूले सबैभन्दा भन्दा बढ़ी आशा गरेको चलचित्र चिनोको पब्लिसिटी गर्न रेजिना लागि परेकी छन् उनले यो चलचित्रको लैजाऊ मलाई बोलको गीत सीआरबीटीमा डाउनलोड गर्ने अभियान थालिन् उनी भन्दै थिइन् अब चलचित्र नचलुन्जेल सबैको मोबाइलमा यो गीत राख्छु उनले चलचित्रका नायक कलाकार मेकअप म्यान लाइट म्यान कसैको मोबाइल पनि छोडिनन् मोबाइल नदिने कोही कलाकारसँग उनी बच्चाको व्यवहार देखाउँथिन् र मोबाइल मागेर आफै सीआरबीटी डाउनलोड गर्थिन् उनी भन्दै थिइन् अब सबै छायाङ्कन स्थलमा यो चलचित्र नचलुन्जेल केही काम गर्छु रिजिनाको यो व्यवहार देखेर कति चलचित्रकर्मीहरू हैरान भए भने कति मन नलागी नलागी मोबाइल दिन बाध्य भए कान्तिपुरको गौसीबाट रिजिनाको यो व्यवहार निहालिरहेका हामीलाई के लाग्यो भने पब्लिसिटी गर्ने यो कस्तो तरिका हो रेजिनाजी रेजिनाजी राम्रो काम गरेको भए त चलचित्र हेरेपछि मूल्याङ्कन भइहाल्छ नि होइन र यसैले आदरणीय चलचित्रकर्मीहरू रेजिना नजिक देख्नुभयो भने पहिला मोबाइल लुकाउनतिर पो लाग्ने हो कि 96.1 94 FM. पाक्सा को उत्कृष्ट उत्पादन धीरे गौरव में इतिहास हाम्रो सभ्यतामा कहटम छौ लक्ष्मी लक्ष्मी लक्ष्मी छ लक्ष्मी स्टिल नेपालमा guaranteed number one quality Laxmi Laxmi Laxmi मात्र लक्ष्मी स्टिलले बन्नेछ सुरक्षित निर्माण आयो आयो द काठमाडौँ पोस्ट तपाईँको घर आँगनमा काठमाडौँ पोस्टको ग्राहक बन्नुहोस् अनि जित्नुहोस् काठमाडौँको इम्पिरियल अपार्टमेन्ट यसुदा होम मेकर दुबई घुम्न जाने मौका साप्ताहिक पुरस्कारहरू यसुदाका एलसिडी टिभीहरू देश नेपालको निशुल्क ग्राहक बन्ने मौका अनि स्क्रच गरेर तुरन्त जित्नुहोस् हाँसीका ल्यापटप टिसोटका हाते घडी मोटोरोला मोबाइल सेट देश नेपालको तर्फबाट निशुल्क ग्राहक श्रीनाथको तर्फबाट सुट पिस पिटर इङ्ल्यान्डको तर्फबाट गिफ्ट भाउचर फर्निचर र हजारौँ ती काठमाडौँ पोस्टका निशुल्क ग्राहक बन्ने योजना सहभागी हुनुहोस् आजै ग्राहक बन्नुहोस् दि काठमाडौँ पोस्ट विस्तृत जानकारीको लागि कान्तिपुर पब्लिकेशन वा नजिकको विक्रेता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 have a wonderful Deepawali र thank you very much Time check. On FM. It's 11 a.m. That's FM 96.1.